तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा हरेक आइतबार दस बजेको भिजन न्युज अपडेट पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने यो कार्यक्रम मुक्तकमाला मुक्तकमालाको समय आज पनि सुरु भइसकेको छ म मदन भण्डारी रहनेछु तपाईँहरू समक्ष मलाई प्रविधि संयोजनमा कविताजीले साथ दिइरहनु भएको छ श्रोता यसरी नै कार्यक्रमको सुरुवात गरेको चार वर्ष पुरा पुगेर पाँच वर्ष लागिसकेको छ र मैले अघिल्लो साता पनि तपाईँलाई भनेको थिएँ अर्को साताको कार्यक्रम सुन्न नछुटाउनुहोस् है विशेष छ भनेर पक्कै आज विशेष छ आज हामी चर्चित मुक्तकारहरूसँग भलाकुसारी गर्नेछौँ उहाँहरूकै आवाजमा मुक्तक पनि सुन्नेछौँ शुभकामना आदान प्रदान गर्नेछौँ हामी यो विशेष श्रृङ्खला अनि मुक्तकारहरूसँगको विशेष कुराकानी अर्को साता पनि राख्नेछौँ हामी सँगै रहनुहोला कार्यक्रम सुन्दै रहनुहोला कहिले लाग्छ काटिएर आधा भए जस्तो कहिले लाग्छ काटिएर आधा भए जस्तो कहिले लाग्छ रङ उडेर सादा भए जस्तो उनी माइती गएपछि आफैलाई प्रश्न गरे हुन्न रहेछ ए कृष्ण राधा भए जस्तो हुन्न रहेछ ए कृष्ण राधा भए जस्तो अह यो मिठो मुक्तक मुक्तकार कृष्ण देवकोटाजीको आजको यो वसाईमा मैले भने नि मुक्तकारहरूसँगको विशेष कुराकानी रहनेछ कृष्ण देवकोटाजीका यिनै चुस्किला मुक्त खराबहरूसँगै आजको मुक्तकमालाको यो व्यवसाय सुरु गरे अहिलेलाई भने कार्यक्रमको सुरुवातमा एउटा निकै नै मिठो गीत तपाईँहरू समक्ष राख्छु गीत पश्चात आउँछु प्रिय मुक्तकारहरूसँगको विशेष कुराकानी लिएर प्राविधिक मित्र टेलिफोनमा आफ्नो औँला दौडाउँदै हुनुहुन्छ मलाई लाग्छ तपाईँ रेडियो सँगै हुनुहुन्छ अहिलेलाई भने यो मिठो गीत कार्यक्रम सुन्दै गर्नुहोस् ल खुद आदरणीय श्रोता कृष्ण देवकोटाजी मुक्तकार कृष्ण देवकोटाजी अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ अहिलेलाई उहाँसँगै म कुराकानी जोड्न चाहन्छु कृष्णजी स्वागत छ कार्यक्रममा तपाईँलाई धन्यवाद छ मदनजी आराम हुनुहुन्छ ठिकै छ मलाई सुनेर बस्ने सबै सबैमा आदरणीय श्रोताहरूमा हार्दिक नमस्कार म पोखराबाट कृष्ण देवकोटा छोटो कुरा गरौँ आज सिधा कुरा गरौँ मुक्तकमा लामो समयदेखि केही गरौँ भनेर तपाईँ अग्रसर हुनुहुन्छ सफल पनि हुनुहुन्छ पोखरामा जुन मुक्तकको विधान बन्यो नि केही समय अघि मुक्तकको आकार प्रकारको बारेमा त्यस अघिको मुक्तकको अवस्था र त्यसपछिको मुक्तकको अवस्थालाई तपाईँ कसरी विश्लेषण गर्नुहुन्छ मदनजी प्रश्नको लागि धेरै धेरै धन्यवाद छ समग्रमा मुक्तक चाहिँ अब यो अन्यलमा राख्नुहुन्न भन्ने सबैको मान्यता हो र सबैजनाले त्यही अनुसार नै लेख्दै आइरहेको अवस्थामा जुन तिस र चालिसको दशकतिर मुक्तकहरूमा र त्योभन्दा पहिला कलम चलाउनेहरूले मुक्तक स्वतन्त्र पनि हो र स्वतन्त्र आठ नौ पङ्क्तिसम्म पनि लेखिन्छ भन्ने विचारहरूले गर्दाखेरि नै यो त्यो रचना विधान विषय रचना विधान विषयका सम्बन्धमा पोखरामा एउटा छलफल भएको थियो र त्यो घोषणा पत्रको घोषणा पत्रमा हस्ताक्षर गर्ने एकजना म पनि थिएँ र त्यसमा चाहिँ हामीले प्रष्ट भनेका छौँ कि अब चाहिँ मुक्तकलाई यो झिमुर झिमुरमा राख्न चाहिँ हुँदैन है मुक्तक भनेको यो हो किनकि हामीले भावी पुस्ताहरूलाई हाम्रा भावी सन्ततिलाई हस्तान्तरण गर्ने के त आखिर मुक्तक त्यत्तिकै छोडेर जाने हो त त्यही धुमाउलो धुमाउलो यसमा चाहिँ कसैले कतै ताङका बिग्रिए भने पनि कतै हाइकु लम्बिए भने पनि कविता बिग्रिए भने पनि के मुक्त भन्नु अब यो यही तिर्नका लागि नै हामीले त्यो घोषणा पत्र जारी गरेका थियौँ मेरो विचारमा अब लेख्ने स्रष्टाहरूलाई कुनै कतै दुविधा छैन जस्तो लाग्छ मलाई किनकि हो हामी चार पङ्क्तिकै मुक्त लेख्छौँ त्यो ए बिएको संरचनामा लेखिन्छ अब यसमा चाहिँ दुविधा छ जस्तो मलाई लाग्दैन मनोजी लामो समय रेडियोमा कार्यक्रम सञ्चालन गर्दै आइरहनु भएको छ र त्यो घोषणा विधान हुनुभन्दा अगाडि पनि कार्यक्रम चलाउँदै हुनुहुन्थ्यो है तपाईँ हामी पोखरामा दुई हजार पैँसठी सालको सुरुबाट हालसम्म हालसम्म निरन्तर रूपमा मुक्त सम्बन्धी कार्यक्रम गर्दैछौँ र अहिले त्यही मुक्त कार्यक्रमबाट सुनेर लेख्न सुरु गरेका साथीहरू र श्रोताहरू पनि राम्रो मुक्तकार र पोखरामा स्थापित भइसक्नु भएको छ पोखरा र पोखरा बाहिरको कुरा गर्नु र हामीले पनि सुरुवातकालीन त अहिलेसम्म हामीले चार पङ्क्ति बाहेक अरू मुक्तक हुन् भनेर पढेका नि छैनौँ र पढ्दैनौँ हो हो मैले त्यही भन्न पनि खोजे हो त्यही जोड्न पनि खोजे हो कतिको सन्तुष्ट हुनुहुन्छ या यसो गर्यो भने चाहिँ अझै सुधार गर्न सकिन्छ यो विधालाई भन्ने लाग्छ अहिलेको मुक्तको माहौल हेर्दा होइन अहिले त अब हामी सामाजिक सञ्जालहरूको अत्याधिक प्रयोग गर्छौँ अब त्यो पत्रको जमाना पनि गयो पैँसठी छैसठी सडसठी ताका चाहिँ हाम्रो रेडियोमा हाम्रो कार्यक्रममा यति चिठी आउँथ्यो कि हामीले एक हप्तामा पढेर सक्ने अवस्थै हुन्थेन हजुर हजुर होइन अब त्यति बेला मुक्त नजान्नेहरूले पनि दुई पङ्क्तिदेखि लिएर आठ नौ दस पङ्क्तिसम्म नि मुक्त भनेर पठाउने र हामीले सकेसम्म सम्पर्क नम्बर दिनुहोस् है भन्थ्यो हामीले र त्यसमै हामीले कल ब्याक गरेर पनि मुक्त यस्तो हो ल तपाईँलाई मैले मुक्तको लागि के सहयोग गर्न सक्छु हामीसँग यो यो किताब छ यसरी पढ्नुहोस् यसरी मुक्त चाहिँ लेख्नु चाहिँ यसरी हो है भनेर प्रत्यक्ष भेटेर किताबहरू बाँडेर र पोखरामा त्यो किसिमको माहौल सिर्जना गरेका थियौँ र अहिले आएर त्यो यति वैज्ञानिक स्थापित भइसकेको छ कि अब यसमा चाहिँ कसैले प्रश्न उठाउने जस्तो मलाई लाग्दैन मुक्तक विधा र मुक्तक लेखकको बीचमा पुलको काम गर्नुभएको छ तपाईँहरूले मुक्तक यात्रा कार्यक्रम सञ्चालन गरेर हामी धेरै खुसी छौँ रमाएका छौँ आज कार्यक्रम मुक्तक माला सञ्चालन भएको पनि चार वर्ष पुरा पुगेर पाँच वर्ष लागेको छ यही अवसरमा मैले तपाईँलाई कार्यक्रममा सम्पर्क गरेँ थोरै कार्यक्रमलाई केही छन् सल्लाह सुझाव प्रतिक्रिया शुभ शुभकामनाका सन्देशहरू कृष्णजी एकदमै राम्रो कुरा उठाउनु भयो मदनजी तपाईँले हामीले जहाँ जसले गरे पनि यदि तपाईँले यही नेपाली साहित्यको यो चोकिलो विधा मुक्तको उन्नयन र विकासका लागि लेखन अभियानका लागि कलम चलाउनु हो जहाँ सबैले गर्नु भएको छ मैले गरेको छु सबै साथीहरूले गरौँ र यो हाते नालो सबैले गरौँ भन्न पनि चाहन्छु र जुन प्रयास तपाईँहरूले थाल्नु भएको छ र यो पाँचौँ वर्षमा प्रवेश गरेको छ त्यो सुन्दाखेरि पनि हामीलाई हर्षित लाग्छ कि किनकि हामी पनि हिजो हिजो रेडियोबाट नै आएको हो र रेडियोबाट आज हामी सबै साथीहरूलाई मुक्त लेखनका लागि यसलाई अझ व्यापकता दिनका लागि लागि परेका छौँ तपाईँ त्यहाँबाट लागि पर्नु भएको छ र तपाईँले यो चौथो वर्ष पार गर्नु भएकोमा तपाईँहरू मुक्तकमालालाई धेरै धेरै धन्यवाद र तपाईँलाई पनि विशेष धन्यवाद र आउँदा दिनमा पनि हामीले यो नेपाली साहित्यको यो चोटिलो विधामा रहेको भ्रमलाई तिर्दै नयाँ पुस्ताहरूलाई प्रोत्साहन दिँदै यो मुक्तका लागि एउटा जुन जग बनाउनु भएको थियो हाम्रा अग्रजहरूले त्यो जगमा इटा थप्ने काम गरौँ र इटा थप्दै जाउँ तपाईँलाई पनि शुभकामना धेरै धेरै धन्यवाद एकदम खुसी लाग्यो निकै मिठो शुभकामना बाँड्नुभयो अब तपाईँसँग मैले कुराकानी जोडिरहँदा अनि मैले तपाईँलाई मुक्तक वाचनको निमित्त आग्रह गरिनँ भने त पक्कै श्रोता मसँग रुष्ट हुनुहुन्छ हामी मुक्तक सुनौ न दुईवटा मुक्तक सुन्दैछौँ अबको क्रममा तपाईँको म मुक्तक मैले नयाँ केही लेख्न सकिरहेको छैन र मुक्तक अलिक पुरानै मुक्तकहरू सुनाउँछु मेरो मेरो विशेषता भनेको म अलिक बढी भ्याङ्गी लेख्छु ब्याङ्गी सकेसम्म मुक्तकमा राख्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म र मेरो मुक्तक खेतबारीमै हराउनुको कारण सोधिएन खेतबारीमै हराउनुको कारण सोधिएन खडेरीसँग डराउनुको कारण सोधिएन मैले हलो मन पराएकोमा मलाई राप्रपा भनियो मैले हलो मन पराएकोमा मलाई राप्रपा भनियो तर मन पराउनुको कारण सोधिएन गजबको मुक्तक लेख्नुभयो गजबको मुक्तक प्रहार गर्नुभयो गजबको व्यङ्ग्य कस्नुभयो अर्को मुक्तक सुनौँ हामी यो पनि व्यङ्ग्य नै छ मेरो नसा भित्र बग्ने रगत तिमीलाई मेरो नसा भित्र बग्ने रगत तिमीलाई यो सुन्दर हरा भरा जगत तिमीलाई मुटुमै राख्छु भन्नेले म अत्ने मात्रै ठाउँ देऊ मुटुमै राख्छु भन्नेले म अत्ने मात्रै ठाउँ देऊ घर बनाउने पचास लाख नगद तिमीलाई <laughs> घर बनाउने पचास लाख नगद तिमीलाई बडा गजबको मुक्तक सुनाउनु भयो यो हामी भन्छौ नि अब मायामा होइन प्रेममा सबै जायज हुन्छ हो स्वाभाविक हो होइन जब अब म तिमीलाई मुटुमै राख्छु हृदयमै राख्छु भनिन्छ नि यो वाक्यमा मात्रै भन्ने कुरा हो यथार्थमा हुन्न त्यसैले मैले त्यसलाई नै व्यङ्ग्य गरेर लेखेको हो पकै गजबको मुक्तक लेख्नुहुन्छ तपाईँको मुक्तकको म फ्यान हुँ मलाई एकदमै मनपर्छ तपाईँको मुक्तक कार्यक्रमलाई थोरै समय दिनुभयो शुभकामना आदान प्रदान गर्नुभयो एकदम हामी कार्यक्रम मुक्तक माला युनिट तपाईँप्रति आभार व्यक्त गर्दछौँ यो छोटो समय व्यस्त समय चोरेर दिनुभयो धेरै धेरै धन्यवाद तपाईँलाई धन्यवाद छ तपाईँलाई र मुक्त मालालाई पनि धेरै धेरै धन्यवाद छ नेपाली मुक्तको प्रयोग नमस्कार उहाँ हुनुहुन्थ्यो जोसिला रसिला कसिला फुर्तिला मुक्तकार कृष्णदेव कोटासी मजा आयो कार्यक्रममा उहाँसँगको कुराकानीबाट मलाई र आनन्द लिनुभयो होला तपाईँले पनि कार्यक्रम मुक्तकमाला सञ्चालन भएको चार वर्ष पुरा पुगेर पाँच वर्ष लागिसक्दा कार्यक्रम मुक्तकमाला यहाँसम्म आइपुग्दा सुरुवाती दिनमा मैले मुक्तकार नवीन आचार्यजीको मुक्तक बोलेको थिएँ श्रोता निकै मार्मिक ढङ्गले उहाँले मुक्तक लेख्नुहुन्छ अहिले सम्पर्कमा नवीन आचार्य हुनुहुन्छ लेटाङ मोरङबाट नवीनजी कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई धन्यवाद परिवारलाई जसरी परदेशमा रहँदा साहित्यमा रमाउनु भएको थियो घर आएपछि त्यसरी नै हराउनु भयो किन होला नवीनजी खै मदनजी परदेशमा हुँदा धेरै नै माया गरिन्छ साहित्यलाई अहिले पनि माया नगर्ने माया चाहिँ गरिन्छ है तर पहिला जस्तो खुलेर छैन अहिले भित्रभित्रै मात्रै माया गरिराखेको छु त्यस्तै बाध्यता भनौँ या के किन तपाईँ भएको पूर्वतिर थाहा नभएर हो कि तपाईँ आफै मौन बस्न रुचाउनु भएको हो साहित्यिक मनहरूसँगको भेटघाट किन यसरी पातलिएको हो मेरो म आएपछि त्यस्तै घरमा नै समस्या भयो अनि त्यस्तै गुम्नामै बस्नुपर्ने भयो अलिक बार त्यही भएर पनि होला माया त गरिराखेको छु मैले साहित्यलाई पहिला जसरी नै छिट्टै पूर्वका विभिन्न साहित्यिक कार्यक्रमहरूमा तपाईँसँग पक्कै भेट हुनेछ कार्यक्रम मुक्तक माला यहाँसम्म आइपुग्दा सुरुवाती दिनमै मैले भनिहालेँ तपाईँको मुक्तक मैले बोलेको थिएँ कार्यक्रमभरि बोलेको थिएँ कार्यक्रम यहाँसम्म आइपुग्दा तपाईँको मनमा कार्यक्रमप्रति लागेको सल्लाह सुझाव प्रतिक्रिया के होला थोरै बाँडिदिनुहोस् न सल्लाह त मैले खासै हजुरलाई दिइरहनु नपर्ने हो होइन तैपनि मुक्तकहरू साथसाथमा यसमा हल्का गजल नै बोल्न पाइन्छ कि भन्ने आश लागेको हो मुक्तकको साथसाथै अब त्यो चाहिँ तपाईँहरूको नियममा पर्छ पर्दैन मुक्तक सँगसँगै गजल नै राख्न पाए अलिक राम्रो हुन्थ्यो कि जस्तो लागेको हो मलाई चाहिँ यसरी नै सधैँ सफलताको शिखर चुम्दै रहनुहोस् मुक्तकमाला परिवारले शुभकामना छ पाँचौँ वर्षको मुक्तक माला मुक्तक गजल माला हुन्छ होला है फेरि त्यसको नामै परिवर्तन गरेर जानुपर्छ होला मुक्तक साथै गजल नै राख्न पाउँदा अलिक राम्रो हुन्थ्यो कि भन्ने मेरो व्यक्तिगत धारणा है धन्यवाद नवीनजी धेरै धेरै तपाईँलाई अन्त्यमा हामी दुईवटा मुक्तक सुन्नेछौँ तपाईँको छोटो कुराकानीमै हामी रमाउनेछौँ किनभने आज धेरैजना मुक्तकारहरूसँगको कुराकानी अनि शुभकामना आदान प्रदान गर्नु छ कार्यक्रमलाई मुक्तक सुनौ न नवीनजी हुन्छ मदनजी मायाको फुल फुलाइरहनु मुक्तक माला सधैँ सधैँ पहाड पर्वत मुन्जाइरहनु मुक्तक माला सधैँ सधैँ मायाको फुल फुलाइरहनु मुक्तकमाला सधैँ सधैँ पहाड पर्वत गुन्जाइरहनु मुक्तकमाला सधैँ सधैँ मन्त्र मुक्त स्वरका धनी मदनजीको आवाजमा मिठा मुक्तक सुनाइरहनु मुक्तकमाला सधैँ सधैँ मिठा मुक्तक सुनाइरहनु मुक्तकमाला सधैँ सधैँ धेरै धेरै धन्यवाद तपाईँलाई एकदम कार्यक्रमलाई भनेर मुक्तक चार हरब कोरेर वाचन गर्नुभयो अर्को मुक्तक हामी अन्तिम मुक्तक निकै मन सुने मुक्तक लेख्नुहुन्छ सायद मार्मिक मुक्तक नै सुन्ने छौँ अबको क्रममा हुन्छ सर म मार्मिक मुक्तक नै सुनाउँछु हजुरलाई डोली चढ्नु अघि मलाई जहर पिलाइ मारिदिनु सवाल पक्कै आउँछ होला बहानामा टारिदिनु डोली चढ्नु अघि मलाई जहर पिलाइ मारिदिनु सवाल पक्कै आउँछ होला बहानामा टारिदिनु तिम्रो घरको बाटो गरी मेरो लास बोकी लाँदा तिम्रो नामको एउटा फुला चितामाथि पारिदिनु तिम्रो नामको एउटा फुला सीतामाथि पारि मनै बनाउनु भयो कार्यक्रमलाई समय दिनुभयो धेरै धेरै धन्यवाद नवीनजी तपाईँसँग कार्यक्रम मुक्तक मालामा पक्कै एक वर्ष हामी पुरा बस्नेछौँ अहिलेलाई भने छुट्छौँ हस्त मदनजी धन्यवाद उहाँ हुनुहुन्थ्यो मुक्तकार नवीन आचार्यजी कार्यक्रम मुक्तक माला श्रोता भिजन एकानब्बे दशमलव छ मेगा आर्समा सुनिरहनु भएको छ तपाईँहरू अनि म आजको बसाइमा प्रिय मुक्तकारहरूसँगको मिठो मिठो कुराकानी तपाईँहरू समक्ष राख्दैछु कार्यक्रम मुक्तक माला तपाईँ नियमित सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ आज म मुक्तकारहरूसँगको कुराकानी कार्यक्रममा जोडिरहेको छु अब भने तपाईँहरूलाई म सोही कुराकानीतर्फ नै लिएर जाँदैछु श्रोता अहिले मसँग मुक्तकार सरु लामिछाने हुनुहुन्छ पोखराबाट निकै गजबको मुक्तको वाचन गर्नुहुन्छ उहाँको मुक्तको वाचनको कला जति तारिफ गरे पनि कम हुन्छ सरुजी कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई धन्यवाद छ यहाँलाई के छ खबर केमा व्यस्त हुनुहुन्छ हिजो आज ठिकै छ पोखरातिरको हालखबर राम्रै छ ठिकै छ व्यस्तता त त्यस्तो व्यस्त भनेर एकदम व्यस्त पनि छैन सामान्य तरिकाले समय गइरहेछ भन्नु पर्यो मुक्तक मञ्च पोखराको अध्यक्ष हुनुहुन्छ है हजुर हिजो आज पोखरामा मुक्तक कसरी हुर्किँदैछ पोखरामा आजभोलि मुक्तक हिजो आज आज भोलि हजुर हजुर क्रम भन्नुपर्दा राम्रोसँग गइरहेछ नयाँ पुस्ताहरू र भर्खरै कलम चलाएका पुस्ताहरू अझै बढी जुझारु भएर एकदमै उत्साहका साथ लागिरहनु भएको छ र पहिला लेख्दै आउनुभएका साथीहरू त छँदै नै छ त्यो एक खालको माहौल छ हामीसँग होइन गजबको माहौल छ त्यो माहौलमा दुई पुस्ताका अर्थात् दुई दशकका अहिलेका नयाँ पुस्ता र पुराना पुस्ता सँगै भेट्न पाइन्छ र जति यो नयाँ पुस्ता र नयाँ कलम हुन्छ नि भर्खर कलम समाउनु भएका चार हरफ लेख्ने साथीहरूमा जुन उत्सुकता छ त्यो उत्सुकता बरु पुराना साथीहरूमा कम पाइन्छ तर यो नयाँ पुस्ताले ओगटिरहेको छ नयाँ पुस्ताका मुक्तकहरू मजाले सुन्न पाइन्छन् पोखरामा चाहिँ राम्रोसँग हुर्किने क्रममा छ भन्नुपर्छ कि मुक्तकलाई हजुर हजुर मुक्तक मञ्च पोखराले हिजो आज के कस्तो कार्यक्रम आयोजना गरिराखेको छ पोखरामा अनि आगामी योजनाहरू के कस्ता रहेका छन् हामीलाई थोरै बताइदिनुहोस् न हजुर मदनजी मुक्तक मञ्च पोखराले यति बेला आफ्नो मुक्तक सङ्ग्रह मुक्तक यात्रा निकाल्ने क्रममा छ त्यसको यो परिस्थितिले गर्दा अलिकति ढिलाइ भइरहेको छ र हामीले मुक्तकारहरूका मुक्तकलाई समेटेर मुक्तक सङ्ग्रह निकाल्ने पुरै मुक्तकको र पोखराको पहिचान ढल्किने गरेर भनेर त्यो तयारीमा पनि हामी जुटिरहेका छौँ र अर्को कुरा हामी नयाँ स्रष्टाहरूको रचना वाचन मुक्तक वाचनको क्रमलाई पनि भइरहेको विगतमा भइरहेको क्रमलाई पनि फेरि निरन्तरता दिँदै मुक्तक वाचन कार्यक्रम विशेष मुक्तक वाचन कार्यक्रम राख्ने तयारीमा छौँ र राखी पनि रहेका छौँ केही कार्यक्रमहरूमा यहाँसँग पनि भेट भएको थियो हाम्रो है र विगतमा पनि हामीले सय मुक्तक सय श्रृङ्खला भनेर केही समय महिना अगाडि मात्र राखेका थियौँ र साथीहरूको चासो र बाहिरबाट साथीहरूको शुभेच्छा र शुभकामना छ आइरहेको छ कार्यक्रम कहिले राख्ने कहिले भेटिन्छ भनेर त्यसैले गर्दा हामी छिटै नै पुस्तक र प्लस त्यो कार्यक्रमको पनि तयारी गरिरहेका छौँ पक्कै पूर्व मेचीदेखि पश्चिम कालीसम्मका मुक्तकारहरूको फेरि भेट हुनेछ पोखरामा यही आशा मैले राखेँ थोरै सङ्ग्रहको कुरा गर्दै हुनुहुन्थ्यो मलाई जान्न मन भयो कसरी मुक्तकारहरूलाई मुक्तक सङ्ग्रहमा समावेश गर्दै हुनुहुन्छ सहभागी गराउँदै हुनुहुन्छ मुक्तक हामीले मुक्तक सङ्ग्रह सुरुमा चाहिँ हामीले पोखरा विशेष मात्र निकाल्ने हाम्रो टिममा चाहिँ त्यो छलफल भएको थियो तर यसलाई चाहिँ हामीले राष्ट्रिय स्तरकै निकाल्नुपर्छ भन्ने कुरा पनि साथीहरूमा आइरहेको भएर चाहिँ हामीले सबै खाले मुक्तकहरू चतुष्पदी शैलीका मुक्तकलाई मात्र समेटेर नयाँ पुस्ता र पुराना पुस्ताका पुस्ताका मुक्तकहरू राखेर रा निकाल्न तयारी गरिरहेछौँ र त्यहाँभित्र अब मुक्तकहरू आउँछन् आउनलाई होइन धेरै मुक्तकहरू आउँछन् तर हामीले त्यो सीमित दायराभित्र राखेर मुक्तकको शैलीभित्र रहेका भाव र व्यङ्गे अटाएका मुक्तकहरू र चतुष्पदीय शैलीका मुक्तकहरूलाई मात्र समावेश गर्ने भनेर अहिलेसम्म हामी त्यो खालको एउटा खाता तयार पारेका छौँ कि कसरी लिइरहनु भएको छ मुक्तकहरू अनि कसरी मुक्तकको कलेक्सन गरिरहनु भएको छ तपाईँहरूले कलेक्सनको कुरा कलेक्सनको यो प्रक्रिया बल्ल अगाडि बढ्दैछ अहिले चाहिँ हामीले यो सञ्जालहरूमा यो एक खालको अर्को माहौल अर्को ट्रेन चलिरहेको भएर अहिले यो कुरा गर्नु हुँदैन भनेर साथीहरूलाई फोन गरेर यसरी अब तपाईँहरू जस्तै साथीहरूलाई प्रतिनिधित्व गर्ने गरेर त्यसरी फोन गरेर चाहिँ मुक्त पठाउन आग्रह गरिरहेका छौँ पक्कै देश नै चुनावमय भएको छ अहिले त्यसैले गर्दा हाम्रो यो काम अलिकति थापिरहेको छ कि यो अवस्थामा चाहिँ किन भन्दा मान्छेहरूलाई एकहोरो ध्यान मात्र चुनावमा छ नि त त्यसैले गर्दा हामीले सञ्जालहरूमा राखेका चाहिँ छैनौँ अब बिस्तारै सञ्जालमा पनि हामीले पोस्ट गरेर यो कामलाई अगाडि बढाउँछौँ सरजी आज हामी चार वर्ष पुरा पुगेर पाँच वर्ष लागेका छौँ यो विशेष दिन तपाईँबाट सल्लाह सुझाव प्रतिक्रियाको आशा राखेका छौँ शुभकामनाको आशा राखेका छौँ केही छन् कार्यक्रमलाई दिनलाई तपाईँसँग मैले मैले फेरि भिजनमा यो मुक्तक मालालाई मैले भन्नुपर्ने सल्लाह सुझाव केही पनि छैन है जुन चिज एकदमै राम्रो छ त्यो राम्रो चिजमा कमजोरी खासै देख्दिनँ क्या मैले त्यसैले गर्दा तपाईँको कार्यक्रम एकदमै राम्रो छ देशव्यापी रूपमा विश्वव्यापी रूपमा सबै साथीहरूले सुनिरहनु भएको छ मैले पनि सुनिरहेको छु कार्यक्रम एकदमै राम्रो छ र आगामी दिनमा यहाँले यसरी नै नयाँ नयाँ साथीहरू जो भर्खर कलम चलाउनु भएको छ र जसलाई मुक्तक लेख्न लेखनमा दुविधा छ मुक्तक भाषणमा दुविधा छ अथवा त्यो खालको एउटा प्लेटफर्म पाउनु भएको छैन उहाँहरूलाई समेटेर अझै कार्यक्रमलाई एकदम उत्कृष्ट कार्यक्रम बनाउन सफल रहनुहोस् भनेर शुभकामना दिन्छु दङ्ग भएँ फुरुङ्ग बनाइदिनु भयो खुसी लाग्यो धेरै धेरै धन्यवाद तपाईँलाई तपाईँसँग कुराकानी जोड्नु पूर्व पनि मैले भनेको थिएँ गजबको मुक्तको भाषण गर्नुहुन्छ त्यो कला छ तपाईँसँग त्यो जादु छ तपाईँसँग अब त्यो जादु हामीले सुनेनौँ भने त पाप लाग्छ मुक्तक सुनौ दुईवटा अब तपाईँको हुन्छ तपाईँले मलाई पनि मक्ख पारिदिनु भयो र तपाईँले यसो भनेपछि म अझै चाहिँ यसमा मोटिभेट हुन्छु बढी नै अनेक चाल भुनेर माया गरिन्छ र तस्विरहरू चुनेर माया गरिन्छ र अनेक जाल बुनेर माया गरिन्छ र तस्विरहरू चुनेर माया गरिन्छ र जति उड्न दिनुहुन्छ त्यति छिटो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 र झापासम्मको यो लामो दुरीलाई यहाँले यति छोटो बनाइदिएर मलाई त्यहाँ यसरी खुल्ने मौका दिनुभएकोमा भिजन तपाईँ र मुक्तक माला प्रति विशेष आभार मुक्तकार सरु लामिछानेजीसँग मैले कुराकानी गरिसके हामी कुराकानी जोड्ने सिलसिलामा छौँ कार्यक्रम मुक्तक मालाको आजको यो विशेष अङ्कमा हामी शुभकामना आदान प्रदान गरिरहेका छौँ बाँडिरहेका छौँ यो समय मसँग आदरणीय प्रिय मुक्तकार रमेश पौडेल हुनुहुन्छ सर स्वागत छ कार्यक्रम मुक्तक मालामा तपाईँलाई धन्यवाद मदनजी रेडियो विश्व सुनेर बसिराख्नुभएका सम्पूर्ण मुक्तकिला मनहरूमा म काठमाडौँबाटै हार्दिक नमस्कार गर्छु नमन गर्छु हिजो जस्तो लाग्छ कार्यक्रम मुक्तक माला सुरु गरेको तपाईँ म अनि <laughs> सँगै उमा सुवेदी साहित्यकार मिलेर पाँच वर्ष लागेछ त्यो खुसी तपाईँसँग बाँड्न चाहे कसरी सम्झनुहुन्छ समय बितेको पत्तै हुँदो रहेछ है मदनजी हजुर हजुर यो नाम के जुराउने होला भनेर फोन गरेको पनि याद छ मलाई हिजो जस्तो लाग्छ यो अन्तरालमा पाँच वर्ष पुरा गरिसकिएछ है हजुर हजुर डेढ दशक भइसक्यो तपाईँले रेडियो नेपालमा बिम्ब प्रतिबिम्ब कार्यक्रम सञ्चालन गर्दै भएको दुई हजार अन्ठाउन्न सालको वैशाखको पहिलो हप्तादेखि हो पन्ध्र वर्ष पुरा पुगेर सोह्र वर्षमा रनिङ हुँदैछ एउटा रेडियो कार्यक्रम यति लामो समयसम्म आइपुग्नमा ठुलै चुनौतीहरू पार गर्नुपर्छ सामना गर्नुपर्छ सफलताको सूत्र के होला कार्यक्रम यति सफल रूपमा लोकप्रियता कार्यक्रमको टिकाइरहनको लागि साहित्यका विभिन्न विधाहरू छन् होइन त्यसमा असाध्यै चोटिलो पोटिलो र असाध्यै सम्भावनायुक्त विधा मुक्तक ओझेल पर्यो कि भनेर मुक्तकलाई अलिकति आफ्नो ठाउँबाट सकेको गरौँ रेडियो नेपाल भनेको राष्ट्रिय प्रसारणको दायित्व बोकेको संस्था हो यहाँबाट हामीले बोल्यौँ भने धेरैसम्म पुग्न सकिन्छ भन्ने विश्वासका साथ उति बेला यो कार्यक्रमको आरम्भ गरिएको थियो बिमा प्रतियोगिता सुरु गर्दाखेरि मुक्ता के हो कस्तो हो भन्ने कुरा धेरै श्रोता साथीहरूलाई थाहा पनि थिएन अहिले उहाँहरू चाहिँ यो सोह्र वर्षको अन्तरालमा धेरै राम्रा राम्रा मुक्तकहरू लेख्नुहुन्छ धेरैले सुनेको भरमा मुक्तको शैली शिल्पका बारेमा उहाँहरूले थाहा पाउनु भएछ र दुई चार वर्षपछि पाँच सात वर्षपछि अन्त बुद्धको किताब छाप्ने भएँ शुभकामना चाहिँ पनि बाटै भन्नु पर्यो भन्ने त्यस्ता श्रोताहरू पनि हुनुहुन्छ अहिले उहाँहरू कलेजमा पढाउने भइसक्नु होला कता सरकारी सेवामा भइसक्नु होला कति साथीहरू उता साक्षीमा पारी प्रदेशमा हुनुहुन्छ होला उहाँहरूलाई पनि मैले यतिखेर सम्झिराखेको छु दस बाह्र वर्ष भइसकेपछि बाह्र वर्षसम्म यो कार्यक्रम निरन्तर चलाइयो अब चाहिँ अरू केही नयाँ सोचका कार्यक्रमहरू गरौँ भनेर मैले व्यवस्थापनसित भने कार्यक्रममा भने होइन यो कार्यक्रम लोकप्रिय छ यो बन्द गरियो भने फेरि यस्तै कार्यक्रममा यो ठाउँमा आउन ल्याउन गाह्रो हुन्छ भनेपछि फेरि यसले निरन्तरता पाएको हो मैले पोहोर पन्ध्र वर्ष डेढ दशक पुरा गरिसकेपछि अब चाहिँ छोड्न पर्यो भनेर नागरिक दैनिकमा पनि लामो सोह्र सय चौध आफ्ना अनुभूतिहरू लेखेँ त्यति गर्दा पनि होइन यसलाई नियमितै गर्नुपर्छ भन्ने कुरा भएर अहिलेसम्म बिम्ब प्रतिबिम्ब आइराखेको छ अब अहिले त घर देशमा भन्दा पनि परदेशमा सुन्ने श्रोताहरू मुक्त किला मनहरू धेरै हुनुहुन्छ पहिला पहिला हुलाकबाट मुक्तकहरू आउँथे एउटा एउटा पत्रमा एउटा मात्रै मुक्तक पठाउने त्यस्ता साथीहरू पनि हुनुहुन्थ्यो उहाँहरूलाई म भन्थेँ एउटा खामभित्र किन एउटा मात्रै खाम हो मुक्तक पठाउनुहुन्छ अर्थ छोटै पठाउनुहोस् न भनेर त्यसरी बोल्थेँ त्यति बोल्दा अहिले अब यो समय परिवर्तनशील छ यो समयको अन्तरालमा यो सूचना प्रविधिले धेरै फड्को मारिसकेको छ र अहिले सामाजिक सञ्जालहरूको व्यापकताले सबै माध्यमहरूलाई किचिसकेको अवस्थामा अहिले लेखेको कुरा अहिले नै पोस्ट गर्ने बित्तिकै हामी कहाँ आइपुग्छ अहिले खामच्यात्ने समस्या चाहिँ छैन मदनजी चिठी पत्रको समयमा आएका मुक्तक अनि अहिले इन्टरनेट संसारमा रमाइरहँदा आएका मुक्तक कसरी तुलना गर्नुहुन्छ धेरै फड्को मार्यो नि त यो समयले त र मुक्तक विधाले पनि तर अब हामी जति अपडेट भइरहेका छौँ जिन्दगी त्यति सहज पनि भइराखेको छ सदुपयोग गर्नेहरूका लागि अत्यन्त सृजना कर्ममा अग्रसर भएर लागेको पनि हामीले हेरिराखेका छौँ पढिराखेका छौँ यही फेसबुकबाट आफ्नो पहिचान बनाउन सफल भएका धेरै शुभनामहरू पनि आइसक्नु भएको छ तर विगततिर अतीततिर फर्किएर हेर्दाखेरि के लाग्छ भने आफ्नै हातले आफ्नै खल्तीको कलम झिकेर कपीमा लेखेर त्यसलाई खामबन्दी गरेर स्टिच गरेर अथवा उति बेलाको कुरा सम्झिन्छु म त्यतिखेर हुला के खाम टाँच्ने कुराहरू हुन्थेन त्यतिखेर हामी बेल फोरेर त्यो खामहरू टाँस्थ्यौँ ती दिनहरू पनि सम्झिराखेको छु जुन खम्बन्दी पत्रमा पठाएका भावनाहरू जति संवेदनशील हुन्छन् जति छोइने हुन्छन् र अहिले यो डिजिटलले त्यति संवेदनशील बनाउँदैन कि जस्तो पनि लाग्छ त्यहाँ चाहिँ उति बेला उहाँहरूले कुन अवस्थामा कुन भावनामा बगेर लेख्नुहुन्थ्यो त्यतिखेर उहाँहरूको हातमा पसिना आइराखेको हुन्थ्यो त्यो त्यो पसिना पनि त्यही पत्रमा लतपतिएको हुन्थ्यो कि अब अहिले त्यो संवेदना भन्ने चाहिँ मरिसकेको छ यो डिजिटल प्रविधिले त्यतिखेर अब मेची महाकालीबाट चिठी आइपुग्न लगभग दुई हप्ता तिन हप्ता लाग्थ्यो चिठी खसालेदेखि मेरो कहिले बदला भनेर सधैँ सुन्ने श्रोताहरू पनि मैले यतिखेर मनमा लिइराखेको छु तपाईँले धेरै फड्को मारिसकेको छ मदनजी अब त अहिले तपाईँको रेडियोभिजन सुन्नेहरूले पनि साथीमा पारी गरेर सोझै प्रतिक्रिया पाउन सकिन्छ सहज बनाएको छ अहिलेको यो प्रविधिलाई हामीले सही सदुपयोग गर्न सक्नुपर्छ पहिले पहिले पत्रमा लेखिएका मुक्तकका अक्षरहरूमा मुक्तकारहरूको पसिनाको सुगन्ध हामी पाउँथ्यौँ हिजो आज त्यो सुगन्ध त्यो आनन्द कम हुँदै गएको भन्ने कुरा आइ सर अनि एउटा कुरो मैले सम्झेँ तपाईँले यो कुरो हुँदाखेरि अब उति बेला खामबन्दी मुक्तकहरू पत्रहरू आउँदाखेरि त हस्ताक्षर पनि याद हुन्थ्यो कि काम हेर्ने बित्तिकै त्यो राम्रो अक्षर लेख्ने बित्तिकै फलानो भन्ने याद हुन्थ्यो त्यो लिपिले मान्छे चिन्नु जस्तो मजा चाहिँ केही पनि हुँदो रहेछ क्या अनि एउटा श्रोता मैले उहाँको शुभ नाम बिर्सेँ तपाईँको हस्ताक्षर असाध्यै राम्रो लेख्नुहुन्छ अरे ह्यान्ड राइटिङ तपाईँको असाध्यै राम्रो छ अरे तपाईँको असाध्यै हेर्न मन लागेको छ भनेर एकजना श्रोताले मलाई पत्र पठाउनु भएको थियो र त्यतिखेर यसले पत्रको जवाफ दिँदैन भनेर उहाँले त्यो हुला क्रिकेट पनि नयाँ टिकट पनि त्यो टिभी हालेर पठाउनु भएको थियो र मैले उहाँलाई चाहिँ जवाफ लिएको थिएँ मेरो यही आफ्ना अनुभूतिहरू लेखेर जवाफ फर्काएको थिएँ कार्यक्रम मुक्तक मालाको आजको यो विशेष अङ्कमा छौँ हामी थोरै छोटो कुराकानी गर्नेछौँ सर अब पनि हामी कुराकानीलाई यहीँ बिट माऱ्यौँ अन्त्यमा रमेश पौडेल सरसँग मदन भण्डारीले यसरी कुराकानी गरिरहँदा मुक्तक भन्न लाएन मदनले भने त श्रोतामा पनि त्यो आनन्द नहोला मुक्तक सुनौ न अब यो मुक्तक मदनजीलाई नै मैले चढाएँ है तर आफ्नै थापलो रस्ती बस्तीमा गएर केही साहित्यको कर्म गरौँ केही सेवा गरौँ भनेर जुटिराख्नु भएको छ खटिराख्नु भएको छ र त्यो अनुभूतिसित ठ्याक्कै मिल्छ है म यो मुक्तक चाहिँ मदनजी मार्फत सबै श्रोताहरूलाई मैले सुम्पेँ समयको कुनै ठहर नभएपछि समयको कुनै ठहर नभएपछि पुरा गर्ने कुनै रहर नभएपछि समयको कुनै ठहर नभएपछि पुरा गर्ने कुनै रहर नभएपछि गाउँमै सारिदिन्छु राजधानी बरु गाउँमै सारिदिन्छु राजधानी बरु सोचेको जस्तो सहर नभएपछि सोचेको जस्तो यही सहर नभएपछि पक्कै अर्को बडो गजबको मिठो मुक्तक सुनाउनु भयो हामी अर्को मुक्तक सुन्नेछौँ अब सँगसँगै अब यो चाहिँ मदनको अहिलेको उमेरलाई मिल्ने मुक्तक भने उति बेलाको एउटा मुक्तक सम्झेँ मैले हजुरले भुले पनि मैले सम्झिरहनु पर्थेँ हजुरले भुले पनि मैले सम्झिरहनु पर्ने तपनीबाट लगातार बिउजिरहनु पर्ने हजुरले भुले पनि मैले सम्झिरहनु पर्ने तपनीबाट लगातार बिउजिरहनु पर्ने पुवाल परेको बेलुन जस्तो हो कि जीवन यो जीवन पुवाल परेको बेलुन जस्तो हो कि भन्छु सास फेर्नका लागि केवल दम दिइरहनु पर्ने सास फेर्नका लागि आफ्नै दम दिइरहनु पर्ने कार्यक्रम मुक्तक मालामा मिठा मिठा मुक्त खराबहरूसँगै मिठो मिठो आफ्नो डेढ दशक लामो अनुभवलाई साटासाट गर्नुभयो थोरै छोटो समयमा धेरै धेरै धन्यवाद सर यो समयको लागि र मदनजी रेडियो भिजन मार्फत मेरा मनका केही भावनाहरू मुक्तकिला भावनाहरू जो पूर्वेली परिवेशमा पुर्याउनु हो इन्टरनेटबाट पनि जान्छ संसारभरि पुर्याउनु हो एउटा मुक्तकलाई माया गर्ने एउटा विद्यार्थीको नाताले रेडियोभिजन र प्रिय भाइ मदन भण्डारीप्रति हार्दिक आभार व्यक्त गर्छु दुनियाँलाई नभने भन्न हुन्छ एउटा सीता भन्न हुन्छ एउटासित केवल मागे फर्क्यौ भन तिमीले पुज्ने देउतासित दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित भन्न हुन्छ एउटा सीता मन्दिरबाट फर्किएकी हातमा फुलको थाली रहेछ मन्दिरबाट फर्किएकी हातमा फुलको थाली रहेछ निधारको टिका माथि सिउँदो त्यसै खाली रहेछ सिउँदो त्यसै खाइरहेछ बाहिर माग्दा सिन्दुर माग्नु दिन्छन् भने सीता दुनियाँलाई नभने नि भन्न हुन्छ एउटा दुनियाँलाई नभने नि भन्न हुन्छ एउटा सित भन्न हुन्छ एउटा सित केवल मागे फर्क्यो भन यो गीत आदरणीय रमेश पौडेलजीसँगको विशेष कुराकानीसँगै मैले जोडेँ यो गीत उहाँकै गीत हो उहाँले नै लेख्नुभएको गीत हो रामभक्त जोजिजुको आवाजमा यस गीतमा सङ्गीत नारायण राय माझीजीले भर्नुभएको छ आज भने कार्यक्रम मुक्तक मालामा मुक्तकारहरूसँगको विशेष कुराकानी जोड्ने यो सिलसिला श्रोता यति मात्रै मुक्तकार कृष्ण देवकोटाजी पोखरा मुक्तकार सरु लामिसानेजी पोखरा मुक्तकार नवीन आचार्य मोरङ अनि त्यस्तै गरेर मुक्तकार रमेश पौडेलजी काठमाडौँबाट हामीसँग आजको यो बसाइमा रहनुभयो विशेष बसाइमा रहनुभयो आफ्नो अमूल्य समय आफ्नो व्यस्त समय हामीलाई चोरेर दिनुभयो तपाईँहरूलाई कार्यक्रम मुक्तक माला परिवार धेरै धेरै आभार व्यक्त गर्न चाहन्छ धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छ अर्को साता यही सिलसिला निरन्तर रहनेछ मलाई लाग्छ अर्को साता तपाईँ हामीसँगै रहनुहुनेछ यसरी नै कार्यक्रम मुक्तक माला सुन्दै जाँदा कार्यक्रम मुक्तक माला सम्बन्धी कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया भए तपाईँले बाँड्न सक्नुहुन्छ सँगै हामीलाई मुक्त खरबहरू लेखेर पठाउन सक्नुहुन्छ त्यसको लागि Muktak Mala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ या मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा गएर मुक्त खराबहरू प्रतिक्रिया तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समिशनको निमित्त कविता श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै मदन भण्डारी आजलाई पनि छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भाग परुन् शुभरात्रि जय